नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारको पाँचौँ दिन आज भाइटिका बिहान एघार बजेर बाहन्न मिनटमा टिकाको उत्तम साइत डडेलभ्रामा हुने सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तरको तयारी चल्दै यसै महिनाको छब्बिस गतिदेखि लाग्ने महोत्सवको तयारी कम भएर कम भई समय थपिन सक्ने कञ्चनपुरको दक्षिणी भेगमा भारतीय सीमा सुरक्षा बलको ज्यादती नेपाली किसानको जमिन पन्ध्र वर्षदेखि भारतको कब्जामा र बाजुराको बढी मालिका क्षेत्र ओझेलमा भक्तजनलाई जान आउनै समस्या प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटिका दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य एवं ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टिका लगाई मनाइँदैछ भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टिका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाउने गरिन्छ दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभएको छ भाइटिकाको दिन टिका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान एघार बजेर बाहन्न मिनटको उत्तम समय रहेको समितिले जनाएको छ लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्ट दलमा माकण्डेय आत्मथामा बलि व्यास हनुमान विभीषण कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी चित्रगुप्त यमराज यमुना र धर्मराज गणपत्यादि वनस्पत्यात देवताको समेत पूजा आजा गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरंगी वा पञ्चरङ्गी टीका मखमली सयपत्री र गोदावरी लगायतका फुलका माला लगाइदिने गरिन्छ टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर कटुस मसला र सेलटोटी लगायतका खानेकुरा दिने र दाजुभाइले दिदी बहिनीलाई अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा रहेको छ डडेलधुरामा आयोजना हुन लागेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तरको तयारी चलिरहेको छ यसै महिनाको छब्बिस गतिबाट शुरू गर्ने भनिएको महोत्सवको तयारी जारी नै रहेको डडेलधुरा उद्योग वाणिज्य संघले जनाएको छ महोत्सवका लागि तोकिएको मिति आउन डेढ हप्ता मात्र बाँकी रहेको अवस्थामा तयारी तीव्र भएको देखिएको छैन आयोजक डडेलधुरा उद्योग वाणिज्य संघले पनि पूर्ण तयारी भइ नसकेको र तयारीकै चरणमा रहेको जनाएको छ संघका अध्यक्ष खेमराज पनेरूले तोकिएकै मितिमा महोत्सव आयोजनाका लागि तयारी भइरहेको र तयारी नपुगेमा समय थप हुन सक्ने बताउनु भएको छ संघकै महासचिव देशराज भट्टले पनि पूर्ण तयारी भइ नसकेको र तयारीकै चरणमा रहेको बताउनु भएको छ डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष पनेरूले आउँदो अठार गते महोत्सव आयोजनाका विषयमा छलफल हुने र त्यसपछि मात्रै समयमै महोत्सव हुने अथवा समय थप्ने बारेमा भन्न सकिने बताउनु भएको छ लघु उद्यम कृषि पर्यटन जटीबुटी जलविद्युत व्यापार तथा सांस्कृतिक प्रदर्शनीका लागि कार्तिक छब्बीस गतेदेखि मङ्सिर छ गतेसम्म दोस्रो सुदूरपश्चिम क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तर आयोजना गर्न लागेको हो महोत्सवको आकर्षणको रूपमा स्थानीय कला संस्कृति भेषभूषा एवं खानपानको प्रदर्शनी राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम स्थानीय उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी खुल्ला देउडा प्रतियोगिता प्याराग्लाइडिङ कृषिजन्य उत्पादन तथा जटीबुटीको प्रदर्शनी हेलिकप्टरद्वारा रमणीय स्थलको अवलोकन स्वास्थ्य शिविर लगायतका विषयवस्तुहरू राखिएको छ महोत्सवको प्रदर्शनी स्थलमा कृषि वस्तु अटोमोबाइल सूचना प्रविधि जटीबुटी स्थानीय खाद्य परिकार फोटो प्रदर्शनी लगायतका दुई सयदेखि अढाई सयसम्म विभिन्न स्टलहरू राखिने डडेलधुवा उद्योग वाणिज्य संघले यसअघि नै जानकारी गराइसकेको छ महोत्सवबाट अनुमानित पैंतिस लाख पचास हजारसम्मको खर्च तथा त्यति नै आमदानी गर्ने लक्ष्य आयोजकले लिएको छ कञ्चनपुरको दक्षिणी भेग बेलौरी र पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलको ज्यापती बढेको छ बेलौरी नगरपालिका वार्ड नम्बर एक फटैयामा बस्ने मानबहादुर सुनार र कर्णबहादुर सुनारको जमिन पन्ध्र वर्षदेखि भारतको कब्जामा रहेको छ नेपाल सरकारले दिएको लालपूर्जा भएको जमिन भारतले उपभोगमा रोक लगाएको सुनारको गुनासो छ भारतीय प्रहरीको ज्यादतीले सीमा क्षेत्र आसपासमा बसोबास गर्ने नेपाली हैरान भएका छन् पुनर्वासको आनन्द बजार लगायतका सीमावर्ती क्षेत्रमा भारतीय ज्यातते सही नसक्नु रहेको स्थानीयको गुनासो छ नेपालभित्रै छिरेर नेपाली भूमि दावी गर्दा समेत प्रशासन चुपचाप रहेको स्थानीयले आरोप लगाएका छन् विगत पन्ध्र वर्षदेखि आफ्नो जमिन भारतको कब्जामा रहेकाले छुट्याइदिन विभिन्न निकाय सम्म हार गुहार गर्दा पनि कतैबाट सुनवाई नभएको पीड़ित करण बहादुर सुनारले बताउनु भएको छ हतियारसहित नेपाल छिर्नु भारतीय प्रहरलाई सामान्य भइसकेको छ नेपाली भूमिमा गुगल सेटेलाइटले भारतको भूमि देखाएको भन्दै भारतीय प्रहरले गस्ती गर्ने गरेको स्थानीयले बताउने गरेका छन् सीमा क्षेत्रमा भइरहेको ज्यादतीप्रति स्थानीय प्रशासनले व्यवस्था गरेको छ नेपाली लालपूर्जा भएको वर्षनी मालपो तिर्दै आएको जमिन भारतले आफ्नो कब्जामा लिएको कर्णबहादुर सुनारले बताउनु भयो वर्षनी भारतीय प्रहरीले दुर्व्यवहार गर्दा पनि सहर बस्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ प्रहरी प्रशासनलाई खबर गर्दा प्रहरी पुग्ने तर कुनै चित्त बुझ्दो निर्णय नभएको फटैयाका रामबहादुर धामीले बताउनु भएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको अत्यन्त महत्वपूर्ण बढीमालेका क्षेत्र संरक्षण र सम्बोधनको अभावमा सङ्कटमा परेको छ बाटोघाटो र गाँसबासको व्यवस्था नहुँदा मेला भर्न आउने भक्तजनले निकै सास्ती खेप्नु परिरहेको छ बाजुराको कैलाश गाउँ विकास समिति वडा नम्बर एक स्थित बढीमारेका क्षेत्र संरक्षण र सम्वर्धनको अभावमा सङ्कटमा परेको हो नेपालको विभिन्न जिल्ला र भारतको कुमाऊ र गढवालबाट हजारौं भक्तजनहरू दर्शनको लागि बढीमारेका पुग्दछन् तर भौतिक पूर्वाधारको व्यवस्थापन नहुँदा बडीमारिका मन्दिर बत्तीमुनिको अँध्यारो बनेको तीर्थालु बताउँछन् सरकारी निकाय र राजनीतिक दलका नेताहरूको व्यवस्थाका कारण बढीमारेका ओझेलमा परेको स्थानीयको गुनासो छ झण्डै छ महिना हिउँले ढाकिने बडीमालेका क्षेत्र पन्ध्र हजार फिट उचाइमा रहेको छ बडीमालेका प्रतिको अगाध आस्था विश्वास र मनै लुभ्याउने हरिया पाटनहरूमा टेक्न पाउँदा यात्राका क्रममा भोगेको कष्ट थकान सबै बिर्सने तीर्थालु बताउँछन् बडीमालिकाको दर्शन र आराधनाले सन्तान नभएकालाई सन्तान दुखीलाई सुख प्राप्त हुने विश्वास रहेको छ बडीमालिकाको प्रार्थनाले व्याधि पनि निको हुने विश्वास गरिन्छ यही विश्वास र प्रतिको अगाध आस्थाका कारण हजारौं भक्तजन त्यहाँसम्म पुग्ने गरेको मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्याय बताउँछन् आफ्ना पति महादेवको अपमान र निन्दा सहन नसकेर सत्यदेवीले पिता दक्ष प्रजापतिको यज्ञ कुण्डमा हाम फालेर आत्मदाह गरेको पौराणिक कथा छ पत्नी वियोगले झण्डै विक्षिप्त भएका महादेवले सतीदेवीको मृत शरीर काँधमा राखेर पृथ्वी चहार्दै गर्दा बढीमालिकामा सतीदेवीको बायाँ कोम पतन भएको विश्वास छ त्यही समयदेखि नै बडीमालिकामा भगवतीको पूजा गर्न थालिएको धार्मिक विश्वास भएको छ मोहित टुर्स एन्ड ट्राभल्सका सञ्चालक पर्यटन व्यवसायी परमानन्द भण्डारी बडीमालिकाको महत्वका बारेमा प्रचार प्रसार हुन सके हिन्दू धर्मावलम्बीको घुइँचो लाग्ने बताउँछन् छन् धनगढीबाट एक दिनमा बाजुरा र त्यहाँबाट करिब दुई दिनमा बढीमालिका पुगिन्छ जाँदा कोर्धा र मार्तडी भएर बढीमालिका पुग्नेहरू बढीमालिकाको दर्शन गरेर फर्किँदा भने पूर्णिमामा लाग्ने मेलामा नाट्यश्वरीको दर्शन गरेर फर्किन्छन् हिन्दूहरूको आस्थाको धरोहर यति महत्वपूर्ण भगवतीको पीठ ओझेलमा परेको छ बढीमालिका क्षेत्र संरक्षण सम्वर्धन र विकासको पर्खाइमा रहेको छ पानी र शौचालयको उचित व्यवस्थापन नहुँदा बढीमालिका क्षेत्र दुर्गन्धित भएको छ बाटोमा र बढीमालिकामा धर्मशाला र बास बस्ने उचित व्यवस्था नहुँदा भक्तजनहरूले निकै कष्ट खेप्नु परेको छ बढीमालेका जाने बाटोमा कुनै चिन्ह र सङ्केतहरू नभएका कारण तीर्थारूहरू अलमलिने तथा हराउने गरेका छन् जनसङ्ख्या तथा वातावरण मन्त्री जयदीप जोशीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उहाँ विरूद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको बताउनु भएको छ गृह जिल्ला कञ्चनपुरको भ्रमणमा रहनुभएका मन्त्री जोशीले पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताउनु भएको हो उहाँले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरूद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव नेपाली कंग्रेसका उच्च पदस्थ नेताहरूले समेत समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो बेलौडीको भकुण्डमा रहेको कालेश्वर महादेव मन्दिर तथा दुरा नदीको कटान क्षेत्र र स्थानीयले बनाएको तटबन्धको अवलोकन गर्दै मन्त्री जोशीले दोदा नदीले दिएको पीडा आफूलाई समेत महसुस भइरहेको उल्लेख गर्दै नदीको कठा नियन्त्रणका लागि स्थानीयबाट भएको कार्यको प्रशंसा गर्नुभयो साथै उहाँले दोदा नदीको विनाश नियन्त्रण गर्न आवश्यक काम कारवाहीको लागि आफूले सरकार र सदनका बीचमा समेत कुरा उठाएर दिगो उपाय अवलम्बन गर्न पहल गर्ने विश्वास दिलाउनुभयो जोखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चन प्रकार छ सय बढी किसानले बाली बिमा गराएका छन् जलवायु परिवर्तनका असरले भइरहेको नोक्सानी कम गर्न जंगली जनावरले पुर्याउने हानि र अन्य आकस्मिक कारणले हुने नोक्सानीको जोखिम घटाउनका लागि त्यहाँका किसान बाली बिमा गराउन थालेका हुन् कृषि विकास कार्यालय कञ्चन प्रकार अनुसार चालु आर्थिक वर्षको हालसम्म किरा खेतीमा एक सय अठाइस उखु खेतीमा चार सय छब्बिस चैती धान खेतीमा चौरासी र माछा पालनमा चारजना किसानले बिमा गराएका छन् केरामा दुई करोड करोड उन्तिस लाख छ्यानब्बे हजार उखुमा अठार लाख उन्चालिस हजार दुई सय चैती धानमा तेइस लाख उनासय हजार र माछामा त्रियासी लाख साठी हजार गरी कुल तीन करोड पचपन्न लाख सन्तानब्बे हजार दुई सय बराबरको बिमा गरिएको कृषि विकास कार्यालय